प्रतिस्पर्धा गर्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरूलाई मिति दुई हजार त्रिहत्तर असार उनातिस गतेको पत्रमा प्रकाशित सूचनाको तीस दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा नियमान अनुसार दरखास्त पेश गर्न हुन सूचित गरिन्छ विस्तृत जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र पशु सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा ओहो नमस्कार बोजू ओहो नमस्कार स्वयंसेविका नानी केही काम कि आइथ्या कि ए अरू त केही काम नै हो रे बाउजू यो बाल भिटा दिउ कि भणी बर आया हुँ यो बाल भिटा भण्या के हो नानी बाल भिटा पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो नाना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो यो बच्चानको खानाइनु मिसैबाट खुवाउनु पढन्छ बाल भिटा छ महिना पुरा भएपछि दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन्छ ए खुबै निकै कुरोले अर्यातमले त यहीका फाइदा के हुनान् भए बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्वको कम हुन बटाइलाई जोगाउँछ बाल भिटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनान् बाल भिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यहीलाई कसरी खुवाउनु बढाउँछ बच्चाले खाने चार समूहका खानेकुरा मिसैबर बनाएको बाकलो जाउलो निकेरी मिस्याएको खानु लिटो जस्ता नरम खानेकुरा हामी मिस्याइभर खुवाउनु पडन्छ एक बर खानेकुरा खुन्ज्या एक पाकेट बालभिटा पुरै मिसाइबाट खुवाउनु पडन्छ हो भाउजू एक कुरा निकै बुझ बालभिटा खानाइनु मिसाए भने तमले त्यो आधा घन्टा भित्रै सबै खुवाइसक्नु पडन्छ बालभिटा समुदाय प्रवर्धन कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु यातायात यातायात क्षेत्रमा विवाद गर्नुभन्दा सार्वजनिक यातायात सेवा प्रभावकारी बनाउन सरकारवालाहरूले यातायात व्यवसायलाई सुझाव दिएका छन् एसटीएस टेलिभिजन र रेडियो पश्चिम टुडेले कैलालीमा आयोजना गरेको पश्चिम सरोकार विषयक कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् उनीहरूले अरू यातायात व्यवसायको टीका टिप्पणी गर्नुभन्दा आफूले सञ्चालन गरेका सेवालाई प्रभावकारी बनाएर लैजान आग्रह समेत गरेका छन् यातायात क्षेत्रमा आएको विवादका कारण आम सर्वसाधारणलाई दुःख दिनु अपराधपूर्ण काम भएको अधिकार कर्मी धनपति ढुंगनाले बताउनु भएको छ उहाँले पछिल्लो समय स्तरीय सेवा दिन्छु भन्ने सार्वजनिक यातायातका साधनले यात्रुहरूलाई गन्तव्यमा नपुगाई बीच बाटोमा छोड्ने आधी बाटोबाट अर्कै गाड़ीमा पठाउने जस्ता अमानवीय कार्य गरिरहेकाले यस्ता कार्यलाई रोक्न आग्रह गर्नु भएको छ कानूनी बाटो हुँदाहुँदै बन्द हड़ताल गरी जनतालाई दुःख दिने काम गर्न नहुने उपभोक्ता अधिकार मंच कैलालीका अध्यक्ष हरि रेग्मीले बताउनु भएको छ उहाँले जनताको हक हितमा रही स्तरीय सुविधायुक्त सेवा दिन सम्पूर्ण यातायात व्यवसायलाई अनुरोध गर्नु भएको छ यातायात व्यवसायहरूले जनताको आवश्यकता अनुसार सेवा सुविधा दिनुपर्नेमा नेपाल क्षेत्रीय संयोजक खडकराज जोशीले बताउनु भएको छ उहाँले कुनै पनि व्यवसायले सार्वजनिक सेवाका लागि सञ्चालन गरेका सेवा आफू खुसी सञ्चालन गर्न नपाउने बताउनु भएको छ सामान्य कुरामा बन्द हड़ताल गर्नुभन्दा कानूनी बाटो खोजेर समाधान गर्नुपर्ने बताउँदै उहाँले जनतालाई सेवा दिन नछोड्न आग्रह समेत गर्नु भएको छ प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कार्यक्रममा सेवा गुणस्तरीय छ भनेर भन्नुभन्दा पनि स्तरीय बनाउन आग्रह गर्नु भएको छ उहाँले पहाड़ी जिल्ला र लामो दूरीका सवारी साधनले यात्रुलाई अत्याधिक दुःख दिने गरेको बताउनु भएको छ खप्तड क्षेत्रको पर्यटन मैत्री विकास नहुनुमा स्थानीय राजनीतिक दलहरू नै बाधक रहेको बताइएको छ नेपाल पर्यटन बोर्डमा पर्यटन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा त्यस क्षेत्रका यस क्षेत्रका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् खप्तडमा पर्यटन मैत्री पूर्वाधार विकास गर्ने उद्देश्यले आजभन्दा करिब आठ वर्ष पहिला खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन भए पर्यटन मन्त्रालयबाट करिब बीस करोड़ बराबरको बजेट जाँदा पनि खप्तडमा पर्यटन मैत्री विकास हुन नसकेको जनाइएको छ केही समय अगाडि मात्रै खप्तडको भ्रमण गरेर फर्किएका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले खप्तडमा पर्यटन मैत्री विकासको बाधक धेरै पैसा भएर भएको बताएका छन् उनले भने आठ लाखको हारारी नदीमा पैसा जाने गरेको खप्तर क्षेत्र पर्यटन विकास समितिमा एकै पटक आठ करोड़को हारानीमा बजेट गएपछि स्थानीय राजनीतिक दलहरूको चासो बढ्यो रकम सदुपयोग भन्दा दुरूपयोगको क्रियाकलापहरू भए अन्तत पैसा नभएर भन्दा पैसा भएर खप्तडको विकास हुन सकेन कार्यक्रममा सामाजिक अभियन्ता सुभाष सिंहले खप्तर क्षेत्र पर्यटन विकास समितिमा कार्यकारी र अन्य पदाधिकारी नियुक्त गर्दा पार्टीको कार्यकर्ता भए पनि दक्ष र पर्यटन बुझेको व्यक्ति पठाउन सुझाव दिनुभएको छ त्यसै गरी पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष जेबी सिंहले खप्तडमा निजी क्षेत्रलाई आकर्षित गर्ने खालका नीति नियम जरूरी भएको बताउनुभयो खप्तडमा पर्यटन क्षेत्र विकास समिति र राष्ट्रिय निकुञ्ज बीच समन्वय नहुँदा त्यहाँ जाने पर्यटकहरूले राम्रो सेवा सुविधा पाउन नसकेको पर्यटन अभियन्ता किशोर खड्काले बताउनुभयो उनले निकुञ्जका क्रियाकलापका कारण त्यहाँ जाने पर्यटकहरू खल्लो अनुभव बटुलेर आउनु परेको अनुभव सुनाउनु भयो अस्थि राजनीतिक संरचना भएका कारण खप्तडको विकास सोचे अनुरूप गर्न नसकेको उपप्रधानमन्त्री भीम रावलले भयो उहाँले खप्तडको विकासका लागि पहिला स्थानीय नै सचेत भएर लाग्नुपर्ने पनि जनाए जनाउनु भएको छ साथै पर्यटन मन्त्रालयलाई योजनाहरूको राम्रोसँग अनुगमन गरी प्रभावकारी बनाउन सुझाव दिनुभएको छ कार्यक्रममा कार्यक्रमबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्दै लैजाने र खप्तडमा गएको रकमको सदुपयोग तथा पारदर्शितामा मन्त्रालय प्रतिबद्ध भएर लागि परेको पर्यटन मन्त्रालयका सचिव प्रेम कुमार राईले बताउनुभयो उहाँले यसमा आफू सचेत रहेको पनि जनाउनु भएको छ खप्तडको पर्यटन प्रवर्धनमा स्थानीयको भूमिका नै महत्वपूर्ण रहेको पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले बताउनु भएको छ उहाँले स्थानीयले सक्रिय भएर लाग्यो भने खप्तड लगायत अन्य क्षेत्रको पर्यटन प्रवर्धन र विकास हुन सक्नेमा आफू आशावादी रहेको बताउनुभयो कार्यक्रममा बाजुराका सांसद कर्णबहादुर थापा सांसद प्रेमाले खप्तड क्षेत्र पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक एम बम लगायतले आफ्नो धारणा राखेका थिए भने खप्तडको सुन्दरता र वरपरको पर्यटन मैत्री वातावरण समेटेर पत्रकार विनिता दाहाल खप्तडमा पर्यटन मन्त्री पूर्वाधारको संरचनामा कार्यकारी निर्देशक एम कुवर लगायतले प्रस्तुति गरेका थिए कार्यक्रममा पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि सरोकार सरोकारवालाहरू पर्यटन व्यवसायी नाटा फारवास्ट च्याप्टरका अध्यक्ष माया प्रकाश भट्ट कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारे पूर्व आइजीपी मोतीलाल भोहरा पर्यटनविदहरू पूर्व सचिवहरू पर्यटन बोर्ड सदस्य आदिको उपस्थिति रहेको थियो सोमबार शहीद भीमदत्त पन्तको चौसठी स्मृति दिवस मनाइएको छ पन्तको जन्मथलो डडेलधुरामा विविध कार्यक्रम गरी उनको सम्झनामा दिवस मनाइएको हो स्मृति दिवसको अवसरमा बिहान डडेलधुरा बाग बजार स्थित पन्तको शालिगमा माल्यार्पण गरिएको छ भने उपक्षेत्रीय अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ यस्तै एक कार्यक्रमको आयोजना गरी जिल्लाका उत्कृष्ट किसानहरूलाई अभिनन्दन गरिएको छ कृषि र पशुपालनको क्षेत्रमा उत्कृष्ट काम गर्ने छ जना कृषकलाई नगद दुई हजार कदर पत्र र दोसल्ला उडाई सम्मान गरिएको हो सम्मानित हुनेहरूमा तर्फ परशुराम नगरपालिका चार कटालका गोपाल पाण्डे अमरगढ़ी नगरपालिका एकका गणेश ए र बगरकोट पाँच सिराटका देवराज महता रहेका छन् यसै गरी पशुपालनतर्फ सिग्राम तीन सौखर्का शेरबहादुर देउवा चिपुर छ चौरीका वासुदेव बोहरा र परशुराम नगरपालिका बाह्र तुला भाडीका सुमन धामी रहेका छन् शहीद भीमदत्त स्मृति प्रतिष्ठानले हरेक वर्ष तीनजना कृषि बाली र तीनजना पशुपालन तर्फका उत्कृष्ट कृषकलाई अभिनन्दन गर्दै आएको छ यस्तै आज साँझ पन्तको शालिगमा दीप प्रज्वलन गरिने जनाएको छ यसअघिका वर्षहरूमा एसएलसी परीक्षामा जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रालाई समेत छात्रवृत्ति दिने गरिएकोमा यस वर्ष ग्रेडिङमा नतिजा प्रकाशित भएका कारण उत्कृष्ट विद्यार्थी पहिचान गर्न नसकिएका कारण छात्रवृत्ति प्रदान नगरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनु भएको छ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तर्क्रिया कार्यक्रम समेत गरिएको थियो अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले शहीद भीमदत्त पन्तको स्मृतिका लागि उनको मृत्यु भएको स्थान डोटीको कल्ला लेकमा गएर विस्तृत अध्ययन गरी सो क्षेत्रमा शहीद भीमदत्त पन्त स्मृति संग्रहालय स्थापना गर्न पहल गर्नुपर्ने र जन्मेको ठाउँको संरक्षण गरी पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो किसान परिवारमा जन्मेका भीमदत्त पन्तले देशमै इतिहास कायम गरेको बताउँदै पूर्व विधायक मन्जु बमले भीमदत्त पन्तले अंगालेको बाटोमा लाग्नुपर्ने कार्यक्रममा बताउनु भएको छ प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि गएको वर्षको फागुन उन्नाइस गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई सहित घोषणा गरेको थियो विक्रमसम्म दुई हजार नौ सालमा कञ्चनपुरको ब्रह्मदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुवै देशका शासकहरू उनका दुश्मन बन्न पुगेपछि विक्रमसम्म दुई हजार दस साउन सत्र गते डडेलधुराको आलेताल र डोटीको छदेवन गाविसको सिमाना क्षेत्र को गल्लेक भन्ने ठाउँमा खाना खाइरहेका बेला दुवै देशको सेनाहरूको टोलीद्वारा संयुक्त रूपमा घेरा हाल लगाई पन्तकै मित रहेका लालबहादुर थापाले उनको हत्या गरेको भन्ने गरिन्छ त्यसको भोलिपल्ट उनको टाउको काटी हाल जिल्ला प्रहरी कार्यालय भवन रहेको नजिकै बाँसको लिङ्गोमा बहत्तर घण्टासम्म झुण्ड्याएको थियो कि त जो त हलो कि त छोड थलो यदि होइन भने अब छैन भलो भन्ने नाराका साथ जोतहा किसानका पक्षमा ओकालत पन्त विक्रम सम्बत उन्नाइस उनासी मंगिर दश गते टडेलथुराको कारी गाउँमा जन्मेका हुन् उनी पाँच वर्षकै उमेरमा छँदा आमाको मृत्यु भएको थियो भने पन्ध्र वर्षको हुँदा बुवाको मृत्यु भएको थियो काँडा गाविस चार चुकझाडका पहिरो पीड़ितहरूलाई जिल्ला प्रशासन कार्यालय बझाङले ऋण निकालेर राहत उपलब्ध गराएको छ आज जिल्ला प्रशासन कार्यालयले काँडा गाविस चारका गोरखबहादुर बोहराबाट पच्चिस हजार रुपियाँ ऋण लिएर काँडा गाविस चारका पाँच परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भएको छ प्रमुख जिल्ला अधिकारी खनालका अनुसार जिल्लाबाट तत्काल राहत उपलब्ध गराउन सम्भव नभएका कारणले सोही वडाका व्यापारी बोहराबाट पच्चीस हजार रूपियाँ ऋण लिएर पाँच परिवारलाई पाँच पाँच हजारका दरले राहत वितरण गरिएको हो बाह्र गतेदेखि लगातार परेको वर्षाका कारण चौध गते गाउँको मध्यभागमा पहिरो जाँदा काँडा गाविस वडा नम्बर चारका बमबहादुर भोहरा गोर बोहरा लालबहादुर भोहरा मोहनबहादुर भोहरा र मीनबहादुर भोहराको घर पहिरोले बगाएपछि विस्थापित भएर आफन्तकोमा घरमा शरण लिएर बसिरहेको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताउनुभयो काँडा गाविसको सबैभन्दा ठूलो वडा नम्बर चार चुकझाडमा पहिरो गएपछि तेह्र परिवार विस्थापित भएका छन् ती सबै परिवार आफन्तको घरमा गएर बसिरहेको डिएसपी चन्दले बताउनु भएको छ कञ्चनपुरमा कमरी खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् बेलौरी नगरपालिका बाह्र रतनपुरका चालिस वर्षका राजेन्द्र भट्ट नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ आइतबार बेलुका घरबाट भैँसी खोज्न हिटेका भट्ट बेलौरी र बेलडाडी नगरपालिकाको सिमानामा पर्ने खैरीघाट स्थित कमरी खोला तर्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाडीका इन्चार्ज प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले जानकारी दिनुभएको छ भट्टको खोजी कार्य जारी रहेको उहाँले सूत्रले जानकारी दिनुभएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ कैलालीको धनगढी बजारमा दूधको अभाव डोटीको छ तहको स्थानीय संरचनाको विरोध गर्दै सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र नयाँ प्रधानमन्त्री चयनका लागि आउँदो उन्नाइस गते निर्वाचन हुने लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला अहिलेसम्म नपाल्या कुरा यसलाई किन पाल्नु पर्या हो कुन्नी आजकलका ठिटाहरूसँग नसकिने भो के भो लालजङ काका एक्लै गराइरहनु भएको छ त के हुनु नि स्वास्थ्य स्वयंसेवीका नानी आफूले कहिल्यै नपालेका कुखुरा नपाल नपाल भन्दा हाम्रो रामचन्द्रलाई मरे लागेन कुखुरा पालेरै छोड्यो कसैका नमा छोराछोरीलाई कुखुराको अन्डा र मासु खुवाउनु पर्ने रे खै हामीले पनि पाँचवटा छोराछोरी हुर्कायौँ त्यस्तो केही खुवाउनु परेन त्यसो होइन लालजङ काका रामचन्द्र बाबुले जे गर्नुभयो ठिक गर्नुभयो हेर्नुहोस् रामचन्द्रका साना नानीहरू छन् तिनीहरूको शारीरिक र मानसिक विकासका लागि मासु र अण्डा जस्ता पोसिला खानेकुरा खुवाइरहनु पर्छ घरमै कुखुरा पालेपछि अण्डा र मासु खुवाउन सजिलो हुन्छ फेरि नि काका व्यावसायिक रूपमा कुखुरा पाल्ने हो भने राम्रो आमदानी पनि गर्न सकिन्छ हो त नि काका कुखुराको मासु र अण्डा गुणस्तरीय प्रोटिनको स्रोत हो त्यसै गरी सहजै उपलब्ध हुने बच्चाले सजिलै पचाउन सक्ने र पौष्टिक तत्वको राम्रो भण्डार भएको अण्डाभित्रको पहेलो भाग आइरनको पनि राम्रो स्रोत भएकाले बच्चाको वृद्धि तथा विकासका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 खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं यातायात क्षेत्रमा विवाद गर्नुभन्दा सेवा प्रभावकारी बनाउन सुझाव खप्तडको विकास नहुनुमा स्थानीय राजनीतिक दलहरू नै बाधक रहेको आरोप डडलधुरामा शहीद भीमदत्त पन्तको चौसठी स्मृति दिवस मनाइयो लगायतका समाचार अब बाँकी प्रसंग बजाङको जय पृथ्वी राजमार्ग सात घण्टापछि खुलेको छ बिहान पाँच बजेदेखि अवरूद्ध भएको राजमार्ग अघि बाह्र बजेदेखि खुलेको हो पहिरो पन्छाउने डोजर बिग्रिएपछि स्थानीय बासिन्दा प्रहरी र गाड़ी चालकहरूको संयुक्त प्रयासले बाटो खुलाइएको छ सड़क अवरूद्ध हुँदा यात्रु अल्पत्र परेका थिए यो सड़क खण्डमा दिनौ जसो पानी पर्ने गरेको छ पहिरो गइरहने भएकाले डोजर मर्मत गर्ने तयारी भएको स्थानीय प्रशासनले जनाएको छ सड़क डिभिजन कार्यालय बैतडीले गोकुलेश्वर खलंगा सड़क खण्डमा नियमित रूपमा जना कामदार खटाएको छ वर्षामा सड़क किनारको नाली सफा गर्ने सड़कका खाल्डा खुल्डी पूर्णी लगायतको सामान्य सड़क मर्मतका लागि कामदार परिचालन गरिएको सड़क डिभिजन प्रमुख रामकुमार देवले जानकारी दिनुभएको छ सड़क छेउको नाली पुरिने तथा सड़कमा पानी जम्ने गर्दछ पानीका कारण पीच उम्किने सम्भावना अधिक हुन्छ उहाँले भन्नुभयो समय समयमा सड़कको मर्मत सम्भार नहुँदा दिगोपनामा समस्या हुने हुँदा स्थानीय रूपमै स्थायी रूपमै सड़कमा कामदार परिचालन गरिएको उहाँले बताउनुभयो एकजना कामदारले तीन किलोमिटर क्षेत्रभित्र काम गर्ने गरी गएको असार महिनादेखि गोकुलेश्वर खलंगा सड़क खण्डमा चौबिसजना कामदार नियुक्त गरिएको उहाँले जानकारी दिनुभएको छ एक वर्षको अवधिमा भन्दा बढ़ी महिलाको निधन भएको छ जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्कमा गएको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा आत्महत्या गर्ने र भवितव्य ज्यानमा भन्दा महिलाको बढ़ी निधन भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ डीएसपी चन्दका अनुसार जिल्लामा आत्महत्या गर्नेमा जम्मा पन्ध्रजना मध्ये जना महिला र चारजना पुरूष रहेका छन् त्यस्तै भवितव्य भने महिला भन्दा पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जम्मा बाह्रजना मध्ये चारजना महिलाको घाँस काट्ने क्रममा भीड़बाट लडेर निधन भएको छ भने बाँकी आठजना पुरूषको मृत्यु भएको डीएसपी चन्दले बताउनु भएको छ बढी जस्तो महिलाहरूले आत्महत्या गर्नुमा अशिक्षा बेरोजगारी घरेलु हिंसा लगायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आत्महत्या र भवितव्य ज्यानमा जम्मा जना मध्ये जना महिला र पुरूष बालबालिका गरेर बाह्रजनाको ज्यान गएको छ साउन महिना शुरू भए बजार धनगढी बजारमा दूधको अभाव देखिएको छ साउनको महिना खीर खाने प्रचलन भएका कारण माग अनुसारको दूध आपूर्ति हुन नसक्दा बजारमा दूधको अभाव भएको हो साउन महिनामा महिलाहरू व्रत बस्ने चाडपर्व लगायतका धार्मिक क्रियाकलाप बढ़ी हुने भएका कारण पनि बजारमा दूधको अभाव देखिएको डेरी पसल सञ्चालकहरूले बताएका छन् धनगढ़ी उपमहानगरपालिका अगाडि रहेको सीताराम डेरी पसलका संचालक लक्ष्मीराज भट्टले साउन महिनामा बढ़ी दूध खपत हुने भएका कारण माग अनुसारको दूध पाउन नसकेको बताउनुभयो धनगढ़ी उपमहानगरपालिका अगाडि नै सञ्चालनमा रहेको शीतल डेरी संचा, पसलका संचालक सिद्धराज भट्टले साउनको महिना बढ़ी दूधको आवश्यकता भए पनि पूर्ति हुन नसकेको बताउनुभयो उहाँले दैनिक चार सयदेखि पाँच सय लिटर दूध खपत हुने गरेको बताउनुभयो अहिले दुईदेखि ढाई सय लिटर दूध मात्र डेरीमा जम्मा हुने गरेको भट्टको भनाइ छ बजारमा दूधको माग बढ़िरहेको छ तर गाउँबाट कम दूध आउने गरेको उहाँले बताउनु भएको छ राष्ट्रिय जनमोर्चा डोटीले डोटीको छ तहको स्थानीय संरचनाको विरोध गर्दै सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र बुझाएको छ भौगोलिक रूपमा छ तहको स्थानीय संरचनाले डोटीलाई नधान्ने बताउँदै जनमोर्चाले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मार्फत आयोगलाई ज्ञापन पत्र बुझाएको हो ज्ञापन पत्रमा जनमोर्चाले थुप्रै कुराहरूलाई समेट्न खोजे पनि तह बढाउनु पर्ने मागलाई जोड़तोड़का साथ उठान गरेको छ ज्ञापन पत्रमा पहिले पनि गाविसको संरचना गर्दा गोललाई अन्याय गरेको उल्लेख गरिएको छ अमेरिकाको स्थानीय संरचनाको प्रसंगलाई कोट्याउँदै जनमोर्चाले नेपालमा पनि त्यही किसिमको संरचना निर्माण भए जनताले बढ़ी सेवाको महसुस गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ कैलालीमा दसवटा स्थानीय सरकार बन्ने भएपछि गाउँपालिका र नगरपालिकामा भूगोलको जोड घटाउ शुरू भएको छ स्थानीय सरकार पुनसंरचना अन्तर्गत कैलालीमा दसवटा स्थानीय सरकार बन्ने भएपछि कुन ठाउँलाई कहाँ मिलाउने भन्ने बारे जोड घटाउ शुरू भएको हो साउन सात गते गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्ला विकास समितिलाई दसवटा स्थानीय सरकार बनाउन पत्र पठाएको थियो स्थित पुनर्संरचना प्राविधिक सहयोग समितिले छ चरणको छलफल सम्पन्न गरेको जनाएको छ राजनीतिक दल सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र नागरिक अगुवाहरूसँगको छलफल पूरा गरेको कैलालीका स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक केशव भिमलीले बताउनुभयो उहाँले पहिलो चरणको खाका निर्माण गरिएको भन्दै त्यसलाई छलफलका लागि गाविस सचिव मार्फत ग्रामीण क्षेत्रमा पठाइएको बताउनुभयो स्थानीय सरकार पुनर्संरचना अन्तर्गत गाउँपालिका भन्नका लागि पचास हजार नगरपालिका भन्नका लागि पचहत्तर हजार र उपमहानगरपालिका भन्नका लागि एक लाख पचास हजार जनसङ्ख्या हुनुपर्ने मापदण्ड तोकिएको छ नयाँ प्रधानमन्त्री चयनका लागि यही साउन उन्नाइस गते व्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ संसद सचिवालयले साउन उन्निस गते बिहान एघार बजे नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्नका लागि तय गरेको कार्यक्रमलाई सोमबार बसेको संसद बैठकले अनुमोदन गरेको हो अब बहुमतीय पद्धति अनुसार नयाँ प्रधानमन्त्री चयनका लागि सो दिन संसदमा मतदान हुनेछ यस्तै प्रधानमन्त्रीका उम्मेद्वारको मनोनयनका लागि मंगलबार बिहान एघार बजेदेखि अपराह चार बजेसम्मको समय तोकिएको छ नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ नेकपा एमाले प्रधानमन्त्रीमा कसलाई उम्मेद्वार बनाउने भन्ने निर्णय गर्न बाँकी रहेको छ अचानक नदीमा दुई तीनजना बालक डुबेर बचाउनका लागि गुहार माग्दै गरेको अवस्थामा उद्धारका लागि तयार उद्धारकर्मी नदीतिर दौडिन्छन् कसैको हातमा ढोरी कसैको ट्युब तथा कसैले लाइफ ज्याकेट बोकेर डुब्दै गरेको दस बाह्र वर्षका बच्चाहरूलाई बचाउन हतार हतार नदीमा हाम हल्छन् नदीको बहाव तीव्र भएको हुँदा कसैले डुब्दै गरेको बच्चाहरूका हात समाउन प्रयास गर्छ कसैले ट्युब तथा डोरीको प्रयोग गरेर बचाउनमा दौड दौड गरेका छन् यो दृश्य हो कञ्चनपुरको बेदकोट नगरपालिका चार बैतोडा स्थित सार्की पार्की टोलको चौधर नदीमा आयोजित बाढ़ी पूर्व कृत्रिम घटनाको अभ्यासमा देखिएको हो देशका विभिन्न जिल्लामा बर्खाका बेला बाढ़ी पहिरोले मानवीय तथा भौतिक क्षति भइरहेका बेला कञ्चनपुर जिल्लामा पनि नदी खोलामा आउने बाढ़ीले हुने क्षति न्यूनीकरणका लागि भन्दै बाढी आउँदा त्यसबाट कसरी बचाउने र कसरी उद्धार गर्ने भन्ने बारेमा नेपाल प्रहरी र नेपाली सेनाले तथा सरोकारवाला निकायले गर्नुपर्ने सहयोग तथा उद्धारको बारेमा कृत्रिम अभ्यास गरिएको थियो जिल्ला देवीपुरको उद्धार समिति जिल्ला प्रशासन नेपाल रेडक्रस सोसाइटी खानेपानी जिल्ला जनस्वास्थ्य लगायत जिल्लाका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 र डोटीको छ तहको स्थानीय संरचनाको विरोध गर्दै सिमाना निर्धारण समितिलाई ज्ञापन पत्र नयाँ प्रधानमन्त्री चयनका लागि आउँदो उन्नाइस गते निर्वाचन हुने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिल दिपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौ नमस्कार